एक सय चार थोप्लो पाँच मेगा हर्ट प्यासा मिटिए ना एंटेना फाउंडेशन नेपाल को जति छोयो माटो एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी प्रस्तोता राजन पराजुली नमस्कार विविध नतिजालाई प्रभाव पार्ने तर्क उठिरहेको छ पार्टीहरूको बीचमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल पनि छ जो संवैधानिक राजतन्त्रको वकालत गर्छ हिन्दू राज्यको माग गर्छ नेपालमा दुई हजार बैसठी त्रिसठी जनआन्दोलनभन्दा अघि हिन्दू राज्य र संवैधानिक व्यवस्था थियो संवैधानिक राजतन्त्रको व्यवस्था थियो यसलाई हटाउन सक्नु नै जनआन्दोलनको सफलता भन्ने तर्क राजनैतिक दलहरू गरिरहेका छन् यस्तो बेलामा चुनावलाई राप्रपा नेपालले कसरी हेरिरहेको छ ठुला दल र साना दलहरूको बीचमा चुनावप्रतिको बुझाइ र चुनावी लडाईँमा के अन्तर हुन सक्छ यही विषयको सेरोफेरोमा आज हामी नेपाल चौतारीमा कुराकानी गर्दैछौँ हामीसँग राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा हुनुहुन्छ उहाँ यसअघि श्रीवार थापाको नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीमा महामन्त्री हुनुहुन्थ्यो त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी विभिन्न टुक्रामा बाँडियो उहाँले आफ्नै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल खोल्नुभयो विशेष गरी पूर्व राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनको सरकारमा उहाँ केही समय गृहमन्त्री भएर पनि बस्नुभयो कमल थापाजी नेपाल चतरमा तपाईँलाई स्वागत छ हस् धेरै धेरै धन्यवाद तपाईँ चार पाँच वर्ष भयो यहाँहरूले जति बेला चाहिँ संविधानमा त्यतिखेर पुनर्स्थापित व्यवस्थापिका संसदले नेपालमा चाहिँ संवैधानिक राजतन्त्र अन्त्य भएको घोषणा गर्यो त्यसपछि तपाईँको एउटा चुनावी अभियान सुरु भयो जसमा तपाईँहरूले संवैधानिक राजतन्त्रको कालत गर्नुभयो देश अहिले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल भनेर चिनिन्छ तपाईँको बुझाइमा गणतन्त्र भनेको के हो वास्तवमा गणतन्त्रको साधारण अर्थ भन्ने हो भने राजा बिनाको एउटा राजनैतिक प्रणाली हो र नेपालमा त्यो अभ्यास विगत केही वर्षदेखि सञ्चालन भइराखेको छ र त्यो व्यवस्था अहिले हुन त यहाँले जुन भन्नुभयो कि सङ्घीय लोकतान्त्रिक गणतन्त्र देशमा कायम छ हो प्राविधिक र संवैधानिक अर्थात् अन्तरिम संविधानमा भएको व्यवस्था हो त्यो व्यवहारिक भइसकेको छैन त्यो संस्थागत भइसकेको छैन र त्यो स्थायी भइसकेको छैन किनभने अन्तरिम संविधानमा भएको हुनाले त्यस त्यो परिवर्तन योग्य छ भन्ने हाम्रो लाग्छ र विगत छ सात वर्षको राजनीतिक अभ्यासले पनि त्यो कुरालाई प्रमाणित गरिरहेको छ तपाईँलाई चाहिँ सङ्घीय लोकतान्त्रिक गणतन्त्र भन्दा संवैधानिक राजतन्त्र व्यवस्थाै ठिक हो जस्तो लाग्छ नेपालको भू राजनीतिक अवस्था नेपालको धार्मिक सामाजिक सांस्कृतिक परिवेश र नेपालको हाल विद्यमान राजनीतिक परिस्थितिको पृष्ठको स्थायित्व शान्ति र समृद्धिको निमित्त राजा सहितको प्रजातन्त्र उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ र त्यस विषयमा म अहिले पनि दृढ छु कमल थापाको विचारमा तपाईँहरूको सन्तुष्टि असन्तुष्टि जिज्ञासा प्रश्न के हो तपाईँहरू हामीलाई पठाउन सक्नुहुन्छ हाम्रो सोह्र साठी शून्य एक तिन चार पाँच सात हाम्रो टोल फ्री नम्बर हो तपाईँलाई थाहा नै छ हामीसँग एसएमएस पनि छ तपाईँहरू मोबाइल प्रयोग गर्ने श्रोताहरूले नेपाल सुतारको छोटो रूप एनसी टाइप गरी स्पेस दिएर आफ्नो कुरा लेखेर पाँच पाँच शून्य शून्यमा एसएमएस गर्न सक्नुहुन्छ त्यसै गरी हामी फेसबुक ट्विटरमा पनि छौँ तपाईँहरूलाई मन लागेको कुरा त्यहाँ पनि पोस्ट गर्न सक्नुहुन्छ अब चार वर्ष भयो कमल थापाज्यू लगभग चार पाँच वर्ष भयो तपाईँहरूले चाहिँ स्पष्ट रूपमा आफूलाई फरक धारमा चाहिँ एक हिसाबले भन्ने हो भने स्वत शान्तिपूर्ण विचारमा लडिरहेको तपाईँ खेलाडी मान्छे त्यहाँ स्थानले महत्त्वपूर्ण भूमिका खेल्छ को कति नम्बरमा छ भन्ने कुराको हिसाबले यो खेलमा ठ्याक्कै देखिने किनभने लडाइँ भइरहन्छ बेला बेलामा राजनीतिमा बुझ्न गाह्रो तपाईँले आकलन गर्नुभएको छ राजनीतिक खेलाडीको हिसाबले कमल थापा कुन स्थानमा छ भनेर अब योभन्दा अगाडि हामी प्रतिरक्षात्मक अवस्थामा थियौँ एक प्रकारले भन्यो भने अहिले खेल मध्यान्तरमा आइपुगेको छ मध्यान्तर अगाडिको खेलमा हामी प्रतिरक्षात्मक अवस्थामा थियौँ र अहिले हामी आक्रमक अवस्थामा रहेका छौँ किनभने बैसठी त्रिसठीको आन्दोलनपछि परिवर्तनलाई संस्थागत गर्ने क्रममा आन्दोलनकारी शक्तिहरूले अवलम्बन गरेको मार्गचित्र नीति अवधारणा असफल साबित भएको अवस्था छ र जनताले विकल्प खोजिरहेको अवस्थामा नेपालको राष्ट्रिय राजनीतिमा वैचारिक विकल्प र वैचारिक प्रतिपक्षको रूपमा राप्रपा नेपाल मात्रै रहेको हुँदा अहिले राप्रपा नेपालप्रति आम जनतामा आकर्षण उत्सुकता र समर्थन बढ्दै गइरहेको मैले पाएको छु तपाईँले कसरी आकलन गर्नुहुन्छ तपाईँले अघि जुन भन्नुभयो हामी सुरुमा चाहिँ प्रतिरक्षात्मक अवस्थामा थियौँ जति बेला तपाईँले अङ्कित अङ्कित गर्न खोज्नुभएको संविधान सभाको चुनावको बेला होला अहिले दोस्रो संविधान सभाको चुनावमा तपाईँहरू अलिकति आक्रामक अवस्था हुनुहुन्छ भनेर यसलाई नाप्ने आधार के त्यसलाई नाप्ने आधार भनेको जनताको अभिमत नै हो र यो अब दोस्रो पटक संविधान सभाको चुनावमा हामी गइराखेका छौँ संसारमा केही मुलुकहरूमा संविधान सभाबाट संविधान बनेको छ तर दोहोऱ्याएर संविधान सभाको चुनाव भएको संसारमा काहीँ पनि छ जस्तो लाग्दैन र नेपालमै पहिलो पटक संविधान सभा दोहोऱ्याएर हुँदैछ दोस्रो पटक संविधान सभा चुनावमा जान लाग्दा स्वाभाविक रूपले मतदाताले मतपत्र हातमा लिएर आफैले आफैसँग गर्ने एकमात्र प्रश्न के हो भने पहिलो संविधान सभाले किन संविधान बनाउन सकेन र जुन कारणले संविधान बन्न सकेन जुन पात्रहरूको कारणले गर्दा संविधान बन्न सकेन जुन नीतिहरूको कारणले संविधान बन्न सकेन त्यसलाई निश्चय पनि नेपाली जनताले फेरि पुनरावृत्ति गर्ने र अनुमोदन गर्ने सम्भावना छैन जनताले विकल्प खोज्नु आवश्यक छ र त्यो विकल्प अहिलेको सन्दर्भमा राप्रपा नेपालले नै दिएको कारणले गर्दाखेरि म यो उत्साहित भएको अथवा म बढी यो आफ्नो यो आत्मविश्वास बढेको कारण त्यही हो तपाईँले कुरा खोतलिहाल्नुभयो यो संविधान सभाले नयाँ संविधान दिन नसक्नुको पछाडि तपाईँले कारण व्यक्ति र नीति तिनवटा कुरा जोड्नुभयो तपाईँहरूको पनि चारजना मान्छे त्यहाँ हुनुहुन्थ्यो खास तपाईँहरूको बुझाइ चाहिँ के हो कहाँनिर कुरो चाहिँ तपाईँको अड्क्यो यो हामी सबैलाई थाहा छ जुन बाहिर आइसके तपाईँहरूलाई चाहिँ के लाग्छ अनि वास्तवमा के भन्नुहोस् बैसठी त्रिसठीको आन्दोलन पछाडि परिवर्तनलाई संस्थागत गर्ने क्रममा जे जस्ता किसिमका मार्गचित्र नीतिहरू अवलम्बन गरियो त्यो त्रुटिपूर्ण थियो भन्ने कुरा हामीले अहिले आएर भनेको होइन त्यही बेलामा हामी भनिरहेका छौँ साँच्चै भन्यो भनेदेखि त राप्रपा नेपाल त्यो पार्टी हो जसले भारतको राजधानी नयाँ दिल्लीमा भारतीय शासक वर्गको प्रत्यक्ष सहयोग र संलग्नतामा भएको बाह्र बुँदे समझदारी अपवित्र गठबन्धन थियो र त्यो अपवित्र गठबन्धनले पवित्र परिणाम दिन सक्दैन भन्ने कुरा बैसठी सालमै नै मैले भनेको हुँ र हाम्रो पार्टीले भन्दै आएको त्यो अहिले प्रष्ट भएको छ हेर्नुहोस् वास्तवमा दुई साल मङ्सिर छ गते सात राजनैतिक दल र माओवादी बीचको सात बाह्र बुन्दे समझदारी हुनुभन्दा अगाडि नै नेपालमा राज संस्थालाई पाखा लगाएर गणतन्त्र स्थापना गर्नुपर्छ भन्ने बारेमा बाह्य शक्तिले ग्रान्ड डिजाइन बनाएको भन्ने कुरा केही समय अगाडि मात्रै एउटा प्रकाशित भएको विकिलिक्सको जो विकिलिक्सको रहस्योद्घाटनलाई आधिकारिक मानिन्छ र संसारभरि त्यो चाहिँ अहिले चर्चामा रहेको छ त्यो विकलिक्सले त्यो कुरा चाहिँ भण्डाफोर गरेको छ कि बाह्र मुद्दे समझदारी त त्यो ग्रान्ड डिजाइनको एउटा अङ्ग थियो त त्यसमा चाहिँ नेपालमा बाह्र बुँदे भइरहँदाखेरि जे होस् अन्तर्राष्ट्रिय वर्गमा पनि चर्चा परिचर्चा इमेल आदान प्रदान भए भन्ने भन्दा चाहिँ नयाँ अर्थ के राख्छ र त्यो विकलिक्स होइन त्यसमा के भनेदेखि भारतीय संस्थापन पक्षको एकजना जिम्मेवार व्यक्तिले अन्य मुलुकको कुटनीतिक पदाधिकारीहरूसँग कुरा गरेर अब नेपाललाईमा राज संस्थालाई पाखा लगाएर गणतन्त्रमा जानुपर्छ र त्यसका निमित्त यी माओवादी र अन्य राजनैतिक दलहरूको बीचमा एकता गराइदिनुपर्छ भन्ने त्यो सोचाइको जुन सु आज सूत्रधार हो त्यो नेपालको राजनीतिको आवश्यकताले होइन त्यो नेपाली राजनीतिक दलका नेताहरूको सोचाइबाट होइन त्यो विदेशीहरूको सोचाइको कार्यान्वयनको एउटा परिणामको रूपमा मात्र आयो त्यस पछाडि आन्दोलन भयो अब म त्यतापट्टि धेरै चर्चा नगरौँ आन्दोलन पछाडि जुन मार्गचित्र अवलम्बन गरे म तपाईँलाई सूत्रबद्ध रूपमा भनौँ अहिले तपाईँले प्रश्न गर्नुभयो किन असफल भयो भन्ने हरेकको आफआफ्नो चाहिने व्याख्या विश्लेषण छ कतिले माओवादीलाई दोष लगाउँछन् कतिले काङ्ग्रेस एमालेलाई दोष लगाउँछन् म तपाईँलाई अब्जेक्टिभली के कुरा भन्दछु भने हेर्नुहोस् सूत्रबद्ध रूपमा व्याख्या नगरिकन सबैभन्दा पहिलो त्रुटि कहाँ भयो भने आन्दोलन तत्कालीन आन्दोलनकारी शक्ति र दरबारका बीचमा सम्झौता भएर दुई हजार त्रिसठी साल वैशाख एघार गते टुङ्गिएको थियो तर त्यो सम्झौताको एउटा पक्षधर आन्दोलनकारी शक्तिहरूले त्यो सम्झौतालाई एक रूपमा उल्लङ्घन गरे एक दोस्रो नयाँ संविधान कुन संवैधानिक सिद्धान्त र वैचारिक धरातलमा उभिएर निर्माण गर्ने भन्ने बारेमा न्यूनतम सहमति पनि कायम नगरिकन पहिलो जनआन्दोलनले स्थापित गरेको मान्यताको आधारमा निर्माण भएको सत्तालिस सालको संविधानलाई रद्दीको टोकरीमा फाल्ने काम भयो तेस्रो माओवादी लडाकु सेना सम्बन्धी टुङ्गो छ महिनाभित्रमा लगाइसक्नुपर्छ भन्ने शान्ति सम्झौतामा उल्लेख भएको भए तापनि छ महिनाभित्रमा टुङ्गो लगाउनुको सट्टा दुई बन्दुक र दुई सेनाको अस्तित्वलाई संस्थागत गरेर संवैधानिक मान्यता प्रदान गरियो र माओवादी लडाकु सेना सम्बन्धी अन्तिम टुङ्गो नै नलगाइकन संविधान सभाको चुनाव गरियो चौथो चुनावको मुख नै नदेखेको माओवादीलाई एमाले सर त्रियासीवटा ठाउँमा अन्तरिम संसदमा लगेर राख्ने काम भयो पाँचौँ विभिन्न समयमा भएका आन्दोलनहरूलाई तत्काल थामथुम पार्ने नाउँमा राज्यले धान्नै नसक्ने असम्भव प्रकृतिका सहमति र सम्झौताहरू गरियो जस र त्यसको साथसाथै नेपाली जनताको अभिमत बिना नै नयाँ संविधान सभाको चुनावबाट संविधानमा उल्लेख हुनुपर्ने विषय मध्येको हिन्दू राष्ट्रको पहिचानलाई समाप्त गरेर तथाकथित धर्मनिरपेक्षता षड्यन्त्रपूर्ण ढंगबाट लाद्ने काम भयो राजा राज संस्थालाई पाखा लगाउने काम गरियो र जातीय आधारमा संघीयता लाद्ने काम गरियो धेरै श्रोता टेलिफोनमा बस्नु भएको छ धेरै श्रोताले एसएमएस पठाउनु भएको छ म पालै पालो कुरा लिइहाल्छु पहिला सुरुमा म टेलिफोनबाट सुरु गर्छु हामीसँग हुनुहुन्छ भरत भूषाल हुनुहुन्छ खाँचीबाट हुनुहुन्छ भरतजी नमस्कार नमस्कार नेपाल चित्रमा स्वागत छ भरतजी तपाईँ हाम्रो कमल थापाजीलाई प्रश्न राख्न सक्नुहुन्छ हजुर नमस्कार भरतजी प्रश्न के छ भने नेपालमा यो यहाँले चाहिँ निष्पक्ष चुनावको लागि बालवाला प्रधान न्यायाधीश नेतृत्वमा सरकार पर्छ भनेर यहाँले आवाज उठाइरहनु भएको थियो अहिले आएर यो सरकारले निष्पक्ष चुनाव गराउन सक्दैन भन्ने जस्तो यहाँको आवाज सुनिन्छ एउटा कुरा अर्को कुरो नेपालमा यो राजतन्त्र अन्त्य हुनको लागि यहाँ जस्तो चाहिँ राजावादीहरूको चाहिँ राजावादी गलत सुझाव पनि एउटा चाहिँ प्रमुख कारण छ यहाँ र यसमा स्पष्ट पार्न संस्थान म यहाँलाई पहिला त के निवेदन गरौँ भने हेर्नुहोस् वास्तवमा चुनाव नै एकमात्र विकल्प हो र चुनाव स्वतन्त्र रूपमा निष्पक्ष रूपमा सम्पन्न गर्नको लागि बहालवाला वा पूर्व प्रधान न्यायाधीशको नेतृत्वमा सरकार गठन गर्नुपर्छ भनेर माग राख्ने पार्टी राप्रपा नेपाल हो र त्यो सरकार गठन भएपछि हामीले त्यसलाई स्वागत पनि गरेका थियौँ तर आ, सरकार गठन भइसके पछाडि जुन ढङ्गबाट चार राजनीतिक दलको सिन्डिकेटको लाचार छायाको रूपमा सरकार देखा पर्न थाल्यो चाहे त्यो मन्त्री परिषदको गठनमा होस् चाहे त्यो निर्वाचन आयोगको नियुक्तिमा होस् वा निर्वाचनको मिति घोषणा लगायतका विषयहरूमा त्यसले गर्दाखेरि सरकारको निष्पक्षतामाथि प्रश्न चिन्ह खडा भएको हुनाले हामीले अलिकति आलोचना गरेका हौँ तर त्यति हुँदाहुँदै पनि हामी चुनावमा सहभागी हुन्छौँ र हामी दबाब सिर्जना गरेर चार राजनीतिक दलको लाचार छायाको रूपमा नरहनको निमित्त यो सरकारलाई आग्रह गर्दछौँ र अर्को जुन चाहिँ नि प्रश्न यहाँले गर्नुभयो राजतन्त्र <clears throat> राजतन्त्रको बारेमा म यहाँलाई के निवेदन गर्न चाहन्छु भने हेर्नुहोस् नेपाली जनताको अभिमतबाट वा क्रान्तिबाट राज संस्था पाखा लागेको होइन बाह्य शक्तिको षड्यन्त्र र देशभित्रको उग्र वामपन्थी शक्तिको रणनीतिक योजनाको शिकार भएको मात्र हो त्यसको परिणाम के भयो भन्ने कुरा हामी यो विगत सात आठ वर्षमा देखिराखेका छौँ त्यस कारणले गर्दाखेरि यो आवश्यक छ भन्ने हामीलाई लाग्छ तपाईँको जे जवाफले केही नयाँ प्रश्नहरू जन्माए तर के के श्रोताहरू पहिले लिइहाल्नु नुवाकोटबाट नवराज तिवारी हुनुहुन्छ नवराजी नमस्ते नवराजी नमस्ते तपाईँ सम्पर्कमा हुनुहुन्छ नवराजीको टेलिफोनमा केही समस्या आयो हामी महेन्द्रनगरतिर लाग्छ नवराजी हजुर हजुर नवराजी नमस्कार नेपाल चित्रमा स्वागत छ तपाईँ आफ्नो कुरा राख्न सक्नुहुन्छ हजुर हजुर कमल थापाजी हजुरलाई नमस्कार हस् धेरै धेरै धन्यवाद नमस्कार नवराजी हजुर म नवराज तिवारी म नुवाकोटबाट बोल्दैछु हजुरको चाहिँ विचारसँग र हजुरका माग र राज्यप्रति त्यो गम्भीर एउटा जुन नमिलेका एउटा महत्त्वपूर्ण जटिल समस्याहरू छन् त्यसप्रति म पनि समर्थन छु पहिलो कुरो त है र एक दुईवटा मेरो बुढागत रूपमा हजुरलाई प्रश्न छ नम्बर एकमा चाहिँ राजपा र राप्रपामा जुन एकीकरणको कुराहरू छ त्यसमा राप्रपा नेपालको पनि होइन सहमत भएर पार्टी एक हुन चाहन्थे चाहँदैन त्यो प्रश्न पारिदिनु होला सम्पूर्ण जनतालाई होइन दुई नम्बरमा चाहिँ हजुरको राप्रपा नेपालले चुनावमा भाग लिने सवालमा कस्तो दृष्टिकोण राखेको छ दुई नम्बरमा होइन र तिन नम्बरमा महत्त्वपूर्ण प्रश्न मैले राखेको छु हजुरलाई पूर्व राजाले प्रत्यक्ष राजनीतिमा भाग लिने नलिग्ने केही नबोलिरहेको अवस्थामा जस्तो हामीले उहाँले बोलेको केही सुनेका छौँ नबोलिरहेको अवस्थामा अब तपाईँको पार्टीले र हजुरले पूर्व राजा राजा भन्नुको पछाडि के कारण छ यो प्रश्न पारिदिनु अनि सुन्नुहोस् धन्यवाद नवराजी धेरैवटा प्रश्न हामीलाई भन्न निकायो टिप्न निकायो नवराज तिवारी नुवाकोटबाट दुईवटा कुरा उठाउनु भयो हजुर भाजपासँगको सम्बन्ध राजपा राजपासँगको सम्बन्ध र तपाईँको राजाले नबोलेको अवस्थामा यसको हजुर उहाँले तिनवटा प्रश्न गर्नुभएको छ जहाँसम्म राप्रपा र राजपासँग एकताको कुरा छ हामीहरूका बिचमा महत्त्वपूर्ण सैद्धान्तिक वैचारिक मतभेद छ त्यो सिद्धान्त र विचारलाई परित्याग गरेर हामी एकता गर्न सक्दैनौँ यदि उहाँहरू राजासहितको प्रजातन्त्र सनातन हिन्दू राष्ट्रको एजेन्डामा आउनुहुन्छ भने हामी कुनै पनि बेला एकता गर्नको निमित्त तयार छौँ जहाँसम्म राप्रपा नेपालले आगामी चुनावमा लिएर जाने एजेन्डाको प्रश्न छ म एक वाक्यमा यहाँलाई चाहिँ प्रश्न पार्न चाहन्छु कि आगामी चुनावमा हामी सबै धर्मका बीचमा समानता सबै धर्मलाई बराबरीको स्वतन्त्रता सहितको सनातन हिन्दू राष्ट्र राजादेखि माओवादी लगायत सबै अटाउन सक्ने नेपाली परिवेश अनुसारको मौलिक प्रजातन्त्र र जातीय आधारमा संघीयता होइन सुदृढ स्थानीय स्वायत्त शासनको धरातलमा उभिएर समृद्ध नेपाल निर्माण गर्ने एजेन्डा बोकेर हामी चुनावमा जानेछौँ जहाँसम्म राजाको राजनीतिमा सहभागिताको प्रश्न छ म यहाँलाई के निवेदन गरौँ भने राजा राज संस्था पार्टी राजनीति चुनावको राजनीति भन्दा माथि उठेको सबैको साझा संस्थाको रूपमा रहनु पर्दछ भन्ने हाम्रो मान्यता रहेको छ गणेश बुढाथोकेजीले दाङबाट सोध्नु भएको थियो तपाईँको पार्टीलाई नै किन भोट हाल्ने आखिर जुनजोगी आइने कानै चिरेका हुन् युवाको सवालमा तपाईँहरूको पार्टीको एजेन्डा के छ बडो राम्रो प्रश्न गर्नुभयो गणेशजी म यहाँलाई के निवेदन गर्न चाहन्छु भने अहिले आम नेपाली जनतामा बडो निराशा रहेको छ तपाईँले भने जस्तै जुन जोगी आए पनि काने चिरेका भन्ने धारणा आम मानिसमा रहेको छ म यो निराशाबाट मुक्त हुनको निमित्त तपाईँ र तपाईँ मार्फत सम्पूर्ण देशवासीहरूलाई आह्वान गर्न चाहन्छु कि जनताले विवेकपूर्ण निर्णय गरेको अवस्थामा हामी अहिलेको निराशालाई अन्त गरेर एउटा सुखद र समृद्ध अवस्थामा देशलाई पुर्याउन सक्दछौँ त्यसको निमित्त हामीले विगतमा भएका त्रुटि र कमजोरीहरूलाई सच्याउँदै अगाडि बढ्नु पर्दछ केवल एकपटक एउटा पार्टीलाई भोट हालेको आधारमा त्यही पार्टीको बन्धक वा रैती भएर होइन स्वाभिमानी नेपाली जनता भएर हामीले निर्णय गर्न सक्यौँ भने निश्चय पनि हामीले यो निराशाको कालो बादललाई चिर्न सक्दछौँ जहाँसम्म युवाहरूको लाई आकर्षण गर्ने कार्यक्रमको कुरा छ राप्रपा नेपालको प्रमुख एजेन्डाहरूमध्ये आगामी दिनमा समग्र आर्थिक विकासको एउटा महत्त्वपूर्ण योजना हुनेछ यो सबले भन्ने ठुलो कुरा जस्तो सुन्यो यो क्रममा खास गरी हामी युवासँग सम्बन्धित शिक्षा र रोजगारीको विषयलाई अन्य राजनैतिक दलहरूभन्दा फरक ढङ्गबाट हामी प्रस्तुत गर्न खोजिराखेका छौँ अहिलेको शिक्षा नीतिमा हामी आमूल परिवर्तन गर्दछौँ र शिक्षा नीतिको आधारमा राष्ट्रलाई आवश्यक पार्ने दक्ष जनशक्ति तयार गर्ने र आफ्नै खुट्टामा उभिन सक्ने शिक्षा नीतिको पक्षमा हामी रहन्छौँ भने अर्को महत्त्वपूर्ण विषय युवाहरूसँग केन्द्रित रहेको चाहिँ रोजगारीको विषय छ र राप्रपा नेपालले अब त्यो भिजन जनताको अगाडि ल्याउँदैछ कि हामी पन्ध्र वर्षभित्रमा देशभित्र नै रोजगारीको अवस्था सिर्जना गरेर रोजगारीको निमित्त विदेश जानु नपर्ने र बाहिर गएकालाई पनि क्रमिक रूपमा भित्र फर्कन सक्ने अवस्था सिर्जना गर्न खोज्दैछौँ तपाईँहरूको मोडल आइसकेपछि अझै विस्तारमा छलफल गरौँला यसमा हामीलाई सुरेश बिडारीजीले सरलाईबाट के लेख्नुभयो भने तपाईँको पार्टीले अझै संवैधानिक राजतन्त्र हिन्दू राज्यको माग गर्दै आएको छ यो सम्भव कसरी छ बताइदिनु पर्यो हिन्दू धर्मकै कारण जातीय छुवाछुत विभेद महिला विरुद्ध हिंसाका घटना हुने गरेको आरोप छ यसलाई तपाईँ के भन्नुहुन्छ भन्ने उहाँको कुरा अब जहाँसम्म राप्रपा नेपालको सनातन हिन्दू राष्ट्र र राजासहितको प्रजातन्त्रको कुरा छ म यसमा के स्पष्ट पार्न चाहन्छु भने हामीले हिन्दू राष्ट्रको कुरा गरेर केवल एउटा धर्मलाई मात्रै राज्यले विशेष संरक्षण र सुविधा दिनुपर्छ भनेको होइन धर्मको आधारमा राज्यको सञ्चालन हुनुपर्छ भनेको पनि होइन नेपालको एकासी प्रतिशत हिन्दू नौ प्रतिशत बुद्धिस्ट र करिब तीन प्रतिशत किराँत धर्म मान्नेहरू अर्थात् करिब चौरानब्बे प्रतिशत नेपाली जनताको जो ओमकार परिवार र सनातन मान्यतामा रहन्छन् त्यो सनातन मान्यताको रक्षा हुनुपर्दछ भन्ने कारणले गर्दाखेरि पहिचानको रूपमा हामीले सबै धर्मका बीचमा समानता र स्वतन्त्रता कायम गर्दै सनातन हिन्दू राष्ट्रको कुरा गरेका हौं राजासहितको प्रजातन्त्रको कुरा गरेर निरङ्कुश राजतन्त्रको पनि हामीले कुरा गरेका होइनौं गणतन्त्रवादीहरूलाई पनि चित्त बुझ्ने सहमति र सम्झौताको नयाँ परिवेश अनुसारको राज संस्थाको हामीले कुरा गरेका छौं र यो सम्भव हुन्छ कि हुँदैन भन्ने कुरामा म उहाँलाई के निवेदन गर्न चाहन्छु भने सम्भावनाको जननी भनेकै आवश्यकता हो आवश्यक भयो भने सम्भावनाको जन्म हुन्छ र नेपालको निमित्त यी कुराहरूको आवश्यक छ तपाईँ हामी जनताले चाह्यो भनेदेखि यो नहुने भन्ने प्रश्नै छैन तपाईँ पनि आफ्नो विचार हामीलाई पठाउन सक्नुहुन्छ हाम्रो एसएमएस गर्ने ठेगाना भनेको नेपाल जुताको छोटो रूप एनसी टाइपको स्पेस दिने अनि पाँच पाँच शून्य शून्यमा आफ्नो कुरा लेख्ने हामी सब फेसबुक ट्विटरमा पनि तपाईँले हामीलाई आफ्नो विचार राख्न सक्नुहुन्छ ट्विटरमा प्रमोद अधिकारीजीले के भनेर लेख्नुभयो भने हिन्दू राष्ट्र कसरी सम्भव छ भन्ने कुरा लेख्नुभयो यहाँ अरू पनि श्रोताहरूले लेख्नु भएको छ मैले जोड्न खोजेको तपाईँ भन्नुहुन्छ समानताको कुरा सबै धर्महरूलाई चाहिँ समान व्यवहार सबै धर्महरूलाई राज्यले हेर्ने समान आँखा अनि तपाईँ भन्नुहुन्छ हिन्दू सनातनलाई चाहिँ राज्यले बोकेर हिँड्नुपर्छ यो दुईवटा कुरा त एकदमै विरोधास्पद विरोधाभास छ नि त कमल विरोधाभास छैन हेर्नुहोस् न यो एक किसिमको बौद्धिक आतंक सिर्जना गरेर नेपाली जनताको मन मनस्तिष्कमा यो नकारात्मक प्रभाव पारिएको मात्र हो म यसको सिम्पल एउटा कुरा के भन्न चाहन्छु भने संसारमा सत्तरी भन्दा बढी देशहरू इसाई धर्म सापेक्ष राष्ट्रहरू छन् के त्यहाँ धार्मिक स्वतन्त्रता छैन के त्यहाँ चाहिँ नि एउटा धर्मलाई मात्रै संरक्षण दिने कुरा भएको छ र त्यसै गरी करिब चालिसभन्दा बढी देशहरू इस्लाम धर्म सापेक्ष छन् भने संसारमा एउटै मात्र हिन्दू राष्ट्र हुँदाखेरि यहाँ चाहिँ धार्मिक स्वतन्त्रता नहुने यहाँ चाहिँ धार्मिक सङ्कीर्णता हुने अरूलाई चाहिँ पाखा लगाउन खोजेको भन्ने जुन कुरो चाहिँ गर्न खोजिएको छ वास्तवमा यो एउटा एक किसिमको बौद्धिक आतंक सिर्जना गरेर सिर्जना गरिएको चाहिँ धारणा मात्र हो एउटा एउटा उदाहरण दिइदिनुहोस् न नेपाल हिन्दू अधिराज्य भनेर चिनिन्थ्यो नेपाल चाहिँ तपाईँको चाहिँ धर्मनिरपेक्ष राष्ट्र भनेर घोषणा भएको त चार पाँच वर्ष भयो भनेपछि एउटा उदाहरण दिनुहोस् यो नेपालमा हिन्दू अधिराज्य हुँदाखेरि के हुन्थ्यो धर्मनिरपेक्ष हुँदाखेरि के एकदम राम्रो प्रश्न गर्नुभयो नेपाल हिन्दू राष्ट्र हुँदाखेरि सबै धर्मका बीचमा सद्भाव र एकता थियो हामीहरूका बीचमा कुनै किसिमको धार्मिक विवाद थिँदै थिएन नेपालमा कहिले पनि धार्मिक विवाद थिएन नेपाल हिन्दू राष्ट्र रहेको अवस्थामा अहिले यो तथाकथित धर्मनिरपेक्षता लागू गरिसके पछाडि नेपालमा धार्मिक विवाद बढेको छ र धर्मको आधारमा नेपाली जनताको बीचमा जुन परम्परादेखि कायम रहँदै आएको सद्भाव र एकता खलबलिएको छ कहाँनिर देख्नुभयो व्यापक रूपमा तपाईँ अब के अरे चर्चमा छन् मस्जिदमा तपाईँको चाहिँ हत्याहरू भएका छन् यो घटना देखिरहेको यहीँ तपाईँको नेपाल राजधानीमै पनि त्यस्ता घटनाहरू घटेका छन् र अर्को योभन्दा पनि महत्त्वपूर्ण कुरा म तपाईँलाई के निवेदन गरौँ भने हेर्नुहोस् कि यो धर्मनिरपेक्षताको आडमा योजनाबद्ध र सङ्गठित रूपमा धर्म परिवर्तन गराउने काम भइराखेको छ यदि तथ्याङ्कलाई आधार मान्ने हो भने सात सालमा करिब दुई दर्जन जति क्रिस्चियन धर्म मान्ने नेपालीहरू थिए भने अहिले आएर क्रिस्चियन धर्मावली संस्थाकै कुरालाई विश्वास गर्ने हो भने बिसौँ लाखको सङ्ख्यामा उहाँहरू पुगिसक्नु भएको छ यो चाहिँ कमल थापाजी यसको ठुलो हल्ला हुन्थ्यो नेपालमा चाहिँ सबैजना क्रिस्चियन भयो कि भन्ने तहसम्मको छलफल यहाँ हुन थाल्यो तपाईँको चाहिँ अस्ति मात्रै निकालेको जुन हाम्रो दस वर्षपछि गरिएको चाहिँ सर्वेक्षणमा चाहिँ जन्म जन्म राष्ट्रिय जन्म सर्वेक्षणमा चाहिँ तपाईँको एकदमै थोरै निश्चय पनि एक त के म तपाईँलाई के निवेदन गरौँ हिन्दू नै बढेको देखियो होइन हिन्दू बढेको भन्दा पनि हिन्दू करिब करिब उही चाहिँ पहिलेकै जस्तो अवस्थामा झन्डै आठ लाखको सङ्ख्यामा बुद्धिस्टहरूको सङ्ख्या घटेको छ त्यो कहाँ गयो त त्यो त धर्म परिवर्तन गराइयो र धर्म परिवर्तनको निशानामा अहिले तपाईँको हिन्दूहरूभन्दा पनि आदिवासी जनजाति र दलित समुदायका व्यक्तिहरू बढी परिराखेका छन् र एउटा कुरो म हेर्नुहोस् यो नजरअन्दाज नगरौँ आज गाउँ गाउँमा टोल टोलमा जुन किसिमबाट धर्म परिवर्तन गराउने अभियान चलिराखेको छ यसलाई हामी नजरअन्दाज नगरौँ हेर्नुहोस् म एउटा कुरा के भन्दा कुनै एउटा धर्मको विरुद्धमा हामी कुरा गरिराखेका छैनौँ हामी क्रिस्चियन धर्मका विरोधी पनि होइनौँ व्यक्तिले आफ्नो आस्था अनुसारको धर्म परिवर्तन गर्न पनि पाउनु पर्दछ तर योजनाबद्ध र सङ्गठित रूपमा लोभ लालच प्रलोभन दिएर भ्रम सिर्जना गर एकजनाले प्रश्न गर्नुभयो नि हिन्दू धर्ममा चाहिँ यो जातीय छुवाछुत यो अनेक किसिमको अन्धविश्वास हुन्छ त्यो विकृति हो त्यो हिन्दू धर्मको आधिकारिक मान्यता होइन त्यसलाई भ्रम सिर्जना गरेर धर्म परिवर्तन जुन गराउने काम भएको छ मलाई लाग्छ त्यो त्यो चाहिँ नेपालको पहिचानलाई सङ्कटमा पार्ने कुरा हो हामीसँग अरू श्रोताहरू पर्खेर बस्नु भएको छ म माफी माग्छु धेरै लामो समय कुरा है काशी सिंह कार्की हुनुहुन्छ महेन्द्रनगरबाट कार्कीजी नमस्कार कार्कीजी कार्कीजीको टेलिफोनमा समस्या आयो हामी अर्का अर्घाखाँचीतिर लाग्छौँ विजय जमसेजी हुनुहुन्छ विजयजी नमस्ते विजेजीको टेलिफोनमा पनि केही समस्या आयो हामी गुल्मीतिर लाग्छौँ रामु पाण्डे हुनुहुन्छ रामुजी नमस्ते रामुजी रामुजीको टेलिफोनमा पनि समस्या आयो बुटवलको श्रोता पनि पुरेर बस्नु भएको छ म सोधिहाल्छु मोहन पौडेलजी हुनुहुन्छ मोहनजी नमस्ते नमस्कार मोहनजी नेपाल चौतारीमा तपाईँलाई स्वागत छ तपाईँ आफ्नो कुरा राख्न सक्नुहुन्छ धन्यवाद अनि हाम्रो अतिथिजीको ज्यू अनि अतिथिजीको पार्टीले फेरि पनि राजतन्त्र फर्काउन चाहिरहेको छ तर नेपाल गणतन्त्रका लागि अनि राजतन्त्र पतन गराउन गराउन लागि दस पन्ध्र हजारजना युवाले ज्यान आउति दिएका छन् आखिर त्यो राजतन्त्र फेरि फर्काउने हो भने उनीहरूको बलिदान के का लागि अनि उन्नाइस दिने जनआन्दोलन पनि के का लागि हुन्थ्यो त्यसै गरी तपाईँको पक्षमा जनता छन् भन्ने आधार के छ अहिलेको वर्तमान परिवेक्षमा यदि सोध्न चाहन्छु धन्यवाद म यहाँलाई के निवेदन गरौँ मोहन भाइलाई भने हेर्नुहोस् वास्तवमा राजतन्त्रलाई समाप्त गर्नको निमित्त जनताले बलिदान गरेको होइन हेर्नुहोस् यो सङ्घर्ष गरेको जुन मान्छेहरूको ज्यान गयो भन्ने कुरा गर्नुभएको थियो राज संस्थालाई समाप्त गर्नको निमित्त पनि होइन यो अघि पनि मैले भनेको छु कि एक किसिमको बौद्धिक आतंक सिर्जना गरेर नेपाली जनताको मन मस्तिष्कमा जुन नकारात्मक विचारहरू राज संस्थाका बारेमा फैलाइएको छ त्यसको कारणले गर्दाखेरि कतिपयमा अहिले पनि भ्रम रहेको छ म यहाँलाई के निवेदन गर्न चाहन्छु भने हेर्नुहोस् यो नेपालमा राज संस्थालाई पाखा लगाउने काम तपाईँ हामीले मानौ या नमानौ यो भ्रमबाट मुक्त हुनै पर्दछ कि त्यो नेपाली जनताले भोट हालेर हटाएको पनि होइन नेपाली जनताले क्रान्ति गरेर गरेको पनि होइन म हजार पटक भन्न सक्छु प्रमाणका साथ भन्न सक्दछु कि बाह्य शक्तिको रणनीतिक योजना र देशभित्रको उग्र वामपन्थी शक्तिको षड्यन्त्रको कारणले गर्दाखेरि नेपालमा राजतन्त्रलाई हटाइएको हामीलाई पाँच पाँच शून्य शून्यमा नेपाल क्षेत्रको छोटो रूप एनसी टाइपको स्पेस दिएर सबिन पौडेलजीले सिन्धुलीबाट के भनेर लेख्नुभयो भने राज संस्थाको अन्त्य बाहिरी तत्त्वका कारण भएको भनेर तपाईँले जनआन्दोलनमा सहभागी भएका शहीदहरूको भावनालाई नजरअन्दाज गर्न मिल्छ अब निश्चय पनि हेर्नुहोस् म फेरि पनि दोहोऱ्याएर भन्न चाहन्छु कि हो त्यो जनआन्दोलनमा माओवादी पनि संलग्न भएको कारणले गर्दा मैले भनिहालेँ नि उग्र वामपन्थी शक्ति भन्नाले माओवादीलाई भनेको हो माओवादीको गणतन्त्रको एजेन्डा थियो तर त्यो एजेन्डा जनआन्दोलनको एजेन्डा थिएन र जनआन्दोलनमा नारा लागेको हो निश्चय पनि माओवादी पनि संलग्न भएको हुनाले आन्दोलनको बेलामा माओवादीहरूले गणतन्त्रको नारा लगाएकै थिए तर आन्दोलन कहाँ गएर टुङ्गिएको थियो त राज संस्था र आन्दोलनकारी शक्तिहरूका बीचमा सम्झौता भएर टुङ्गिएको थियो सत्तालिस सालको संविधानमा टेकेर बहुदलीय प्रजातन्त्र र संवैधानिक राज संस्थाको धरातलमा उभिएर संविधान सभाको चुनाव गर्ने र त्यो चुनावबाट नयाँ संविधान बनाउने शर्तमा भएको सम्झौतामा टुङ्गिएको थियो तपाईँ यति समयदेखि एउटै विषयमा हाम्रो श्रोताहरूलाई सम्झाउने कोसिस गरिरहनु भएको छ तर एसएमएसहरूले टेलिफोनहरूले त्यहाँतिर सङ्केत गरिरहेका छैनन् खेर अर्को एउटा कुरा तपाईँले राजतन्त्र चाहिँ केही बाहिरी तत्त्वका कारणले गर्दा हटे भनिरहँदाखेरि तपाईँहरूले राजतन्त्रकै वकालत गरेर संविधान सभाको चुनावमा जाँदाखेरि तपाईँहरू प्रत्यक्षमा हार्नु तपाईँ जस्तो चाहिँ चाहिँ प्रभावशाली मानेको व्यक्ति हार्नु तपाईँको पार्टी हार्नु अनि त्यसपछि आएर चाहिँ राजतन्त्रलाई हटाउने तपाईँले भनेका शक्तिहरू चाहिँ ठुलो मतमा चाहिँ विजय हुनुले पनि त कतै त सङ्केत गर्छ हेर्नुहोस् म एउटा पहिलो कुरा तपाईँलाई के निवेदन गरौँ भनेदेखि जुन किसिमको अहिले एसएमएस भन्नुहोस् अथवा चाहिँ विभिन्न चाहिँ सञ्चार माध्यमबाट जुन अहिले आइराखेको छ भने मैले अघि पनि भने हेर्नुहोस् जुन प्रकारको बौद्धिक आतंक माओवादीको भौतिक जनयुद्धको आतंकले दस वर्ष पीडित थियो भने यो बौद्धिक आतंक त्योभन्दा डरलाग्दो रूपमा आएको छ खास गरी नेपालको राज संस्थाका बारेमा हिन्दुत्वको बारेमा र संघीयताका बारेमा खास गरी बाह्य शक्तिहरूबाट प्रायोजित रूपमा यहाँका बौद्धिक क्षेत्रलाई प्रयोग गरेर जुन किसिमको सन्देशहरू प्रभावित गरेको छ त्यसबाट आज धेरै ठूलो नेपाली जनमानस प्रभावित भएको छ त्यसबाट मुक्त तुल्याउनको निमित्त हामीले स्वाभाविक रूपले प्रयास गर्नु पर्दछ र म त्यो प्रयास निरन्तर रूपमा गरिराखेका छु हेर्नुहोस् र अर्को जहाँसम्म तपाईँको गएको संविधान सभाको चुनावमा किन तपाईँको पार्टीले चारवटा सिटमा मात्र चाहिँ सफलता हासिल गर्यो भन्ने कुरा छ हेर्नुहोस् त्यो चुनावमा राप्रपा नेपालले जित्नको लागि भाग लिएको थिएन हामीले प्रजातन्त्रप्रतिको आफ्नो निष्ठाको अभिव्यक्तिको निमित्त मात्रै सांकेतिक रूपमा भाग लिएका हौं हामीले उनान्से प्रतिशत बुथमा एजेन्ट राख्न पाएनौँ म त्यो पार्टीको अध्यक्षको नाताले मैले चुनाव जितेको क्षेत्रमा गएर मैले दरखास्त हाल्न पाइनँ मैले अर्को क्षेत्रबाट चुनाव लड्नु पर्यो र त्यसै गरी तपाईँलाई म यो पनि निवेदन गरौँ कि चुनावको प्रचारमा जान खोज्दाखेरि कुनै पनि ठाउँमा एक एका ठाउँमा हामीले प्रयास गर्यौँ ढुङ्गा मुढा गरेर हामीलाई चाहिँ आतंकित पार्ने काम गरियो राप्रपा नेपाललाई भोट हाल्नु भनेको त्यो बेलामा ज्यान हत्केलामा राखेर रा, हिँड्नु सरह थियो त्यो अवस्थामा पनि एक लाख दस हजार जनताले हामीलाई भोट हालेका छन् र अहिले यो सात आठ वर्षको बीचमा जनताको आँखा धेरै खुलेको छ कसरी जनतालाई धोका दिएको रहेछ कसरी बेमानी गरिएको रहेछ भन्ने कुरा यो प्रमाणित भएको छ फेसबुकमा डाक्टर देवराज भारतीजी के भनेर लेख्नुहुन्छ भने बैसठी त्रिसठीको जनआन्दोलनताकामा तपाईँ गृहमन्त्री हुनुहुन्थ्यो बिस एक्काइसजनाको मृत्यु भयो ज्यान गयो जिम्मेवारी लिनुहुन्छ भनेर डाक्टर साहब तपाईँलाई धेरै धेरै धन्यवाद प्रश्नको लागि म पूर्ण रूपले जिम्मेवारी लिन्छु अहिले मात्र होइन मैले बारम्बार त्यही बेलादेखि भनेर आएको छु त्यो बेलामा जे जस्तो किसिमको जनधनको क्षति भयो त्यसप्रति म दुःख पनि व्यक्त गर्दछु सरकारले संयम राख्दा राख्दै पनि केही चाहिँ जनजनको क्षति भएको छ जो अत्यन्तै दुःख हो र त्यसप्रति म आफ्नो नैतिक जिम्मेवारी लिन्छु भन्ने कुरा मैले पहिले पनि निवेदन गरिसकेको छु यसमा मैले थप भण्डन पर्ने जरुरी छैन तपाईँले नैतिक जिम्मेवारी लिने लिने भनेको त्यसको अर्थ के अझ त्यसले के अर्थ बोक्छ भन्नुहोस् न नैतिक जिम्मेवारी लिने भनेको त्यो बेलाको चाहिने जुन किसिमको घटनाक्रम हो त्यसको निमित्त स्थान तल्लो तहमा काम गर्ने प्रहरी वा सुरक्षाकर्मीहरू होइन त्यसको लागि म जिम्मेवार छु र यदि मैले कुनै संविधान कानूनभन्दा बाहिर गएर काम गरेको छु भने त्यसको लागि सजाय भोग्न पनि तयार छु तर मैले संविधान र कानूनको परिधिभित्र रहेर त्यत्रो आन्दोलन हेर्नुहोस् वास्तवमा के निश्चय पनि जनधनको क्षति हो त्यो दुःख लाग्ने कुरा हो त्यसलाई मैले डिफेन्ड गर्न खोजेको होइन त्योभन्दा पछाडि भएका मधेस आन्दोलनमा त्यो जनआन्दोलनको भन्दा तिन गुणा बढी मान्छेहरूको चाहिँ ज्यान गएको छ हेर्नुहोस् अरू आन्दोलन पनि गएको छ तर त्यो बेलामा राज्यले आतंककारी घोषणा गरेको समूह पनि संलग्न भएर आन्दोलनमा आएको थियो काठमाडौँको वरिपरि थाङकोट दुवाकोट जस्ता ठाउँमा र अधिराज्यका विभिन्न ठाउँहरूमा सँगसँगै हिंसात्मक चाहिँ आट क्रियाकलापहरू भइरहेका थियो त्यो बेलामा राज्यले जुन किसिमबाट एउटा संयम राखेर चाहिँ काम गर्न सक्यो हेर्नुहोस् मलाई लाग्छ त्यो यदि यता निष्पक्ष भएर विश्लेषण गर्ने हो भने मलाई लाग्छ चाहिँ त्यसमा जनताको नकारात्मक टिप्पणी हुन्छ भन्ने मलाई लाग्दैन अब अलिकति एउटा कुरा जोडिहालौँ कमल थापा भर्सेज मरिचमान भनेर एउटा समस्या समाचारहरू आए मरिचमान ज्यूले पूर्व प्रधानमन्त्री मरिचमान सिंहजीले चाहिँ कि त कमल थापाले सक्रिय राजतन्त्रको वकालत गरोस् नत्र हामी सक्रिय राजतन्त्रको वकालत गर्दै छुट्टै अभियानमा लाग्छौँ भनेर होइन आफ्नो विचार सबैले राख्न सक्ने स्वतन्त्रता छ हेर्नुहोस् यदि कसैले पनि अब एउटा विचार राखेर राजनीतिमा क्रियाशील हुन चाहन्छ भनेदेखि त्यसलाई मैले अन्यथा ठान्नुपर्ने कुरा छैन जहाँसम्म राप्रपा नेपालको प्रश्न छ राप्रपा नेपाल संवैधानिक राजतन्त्रकै पक्षमा रहन्छ अब हामी हामीले सोध्न खोजेका धेरै अरू प्रश्नहरू थिए तर यहाँ राज संस्थाको सवालमा धेरै प्रश्नहरू आए सम्भवतः यो लेभलमा खुलेर छलफल गर्ने मौका नपाएर पनि होला श्रोताहरूको लागि यहाँ तपाईँको राजचन्द्र फर्काउने दिवा स्वप्न मात्रै हो भनेर के एसएमएसहरू आएका छन् मोहन पौडेलजी भन्नुहुन्छ राजचन्द्र पुराण फर्काउने भए संविधान सभाको के अर्थ चुनावको के अर्थ जनआन्दोलनको के अर्थ भन्ने उहाँको कुरा रह्यो त्यसै गरी रविन्द्र घिमिरेजीको प्रश्न चाहिँ म तपाईँलाई ठ्याक्कै सोध्छु ज्ञानेन्द्रको अथवा राज संस्थाको पाँचवटा राम्रा कुरा हामीलाई भनिदिनुहोस् रविन्द्रजी तपाईँले राम्रो प्रश्न गर्नुभयो टिप्दै जानुहोस् म तपाईँलाई भन्दै जान्छु एक नेपालको एकीकरण जसले तपाईँ हामीलाई नेपाली भन्ने सौभाग्य दियो दुई नेपालमा प्रजातन्त्रको स्थापना नेपाली जनता र राजा त्रिभुवनको संयुक्त प्रयासबाट स्थापना भयो तीन आज तपाईँ हामी जुन नेपाली राष्ट्रियताप्रति गौरव गर्छौं यो राष्ट्रियताको चेतना जागृत गर्ने क्रममा नेपाली राज संस्थाको महत्वपूर्ण भूमिका रहेको छ चार पूर्व पश्चिम राजमार्ग पाँच भूमि सुधार अहिले राजा महेन्द्रले गरेको भूमि सुधार पछाडि यत्रो ठुल्ठुलो क्रान्तिकारी नेता र दलहरू चाहिँ सत्तामा पुग्दाखेरि के भूमि सुधारमा त्यत्रो सुधार भयो जुन राजा महेन्द्रले गरेका थिए दुई हजार चौबिस सालमा त्योभन्दा एक कदम अगाडि बढेर भूमि सुधारमा सुधार हुन सकेको छैन पाँच मुलुकको चाहिने समग्र आर्थिक विकास र आधुनिकीकरणमा राज संस्थाको योगदान मलाई लाग्छ यता धेरै कुराहरू छन् जसको बारेमा चर्चा गर्न सकिन्छ तपाईँ यति स्पष्ट रूपमा तपाईँलाई पूर्ण विश्वास छ भने त तपाईँहरू किन सक्रिय राजतन्त्रको कुरा गर्नुहुन्न होइन यो सम्भव छैन हेर्नुहोस् मैले तपाईँको के भनेदेखि हेर्नुहोस् अब एक्काइसौँ शताब्दीमा हामी सक्रिय वा निरङ्कुश शासन व्यवस्थाको परिकल्पना पनि गर्न सक्दैनौँ शासन जनताले नै गर्ने हो जनताका प्रतिनिधिहरूले गर्ने हो तर नेपालको जुन किसिमको सांस्कृतिक जातीय धार्मिक जुन एउटा विविधता छ नि यो विविधताको बिचमा एकता आवश्यक पर्छ नेपालको पहिचान भनेकै जातीय धार्मिक सांस्कृतिक विवाद हो त्यो त्यो विविधता हो त्यो विविधतामा एकता नेपालको पहिचान हो त्यो विविधतामा एकता कायम गर्नको निमित्त एउटा सूत्रको आवश्यक पर्छ एउटा संस्थाको आवश्यक पर्छ जो राजनीतिभन्दा माथि उठेको चुनावी राजनीतिभन्दा माथि उठेको आवश्यक पर्ने भएको हुनाले हामीले राज संस्थाको कुरा गर्याउँ र नेपालको सार्वभौमिकताको लागि हेर्नुहोस् राज संस्थालाई पाखा लगाएपछि कसरी आज विदेशी शक्तिहरू हावी भएर गइराखेका छन् त्यसको लागि पनि हामीलाई लाग्छ हामीलाई राज संस्थाको आवश्यक पर्छ हामी हरेक हप्ता यसै गरी तपाईँ जस्तै महत्त्वपूर्ण पोजिसनमा बसिसकेका नेताहरूसँग छलफल गर्छौँ धेरैजनाले यो तपाईँले उठाएको तर्कसँग जोडेर कुरा गर्दाखेरि के नेपालको राष्ट्रियता त्यति कमजोर छ कि एउटा परिवारले सधैँ बोकेर हिँड्नुपर्छ भनेर भन्नु मलाई लाग्छ यो गलत व्याख्या भइरहेको यही त चाहिँ तपाईँको बौद्धिक आतंकको यो <laughs> बौद्धिक आतंक भने के रहेछ होइन बौद्धिक आतंक भने तपाईँको के भनेदेखि खास गरी विदेशीहरूले आफ्नो स्वार्थ परिपूर्ति गर्नको निमित्त बुद्धिजीवीहरू नागरिक समाज आम सञ्चार माध्यमलाई प्रयोग गरेर भ्रमात्मक किसिमका यो चाहिँ डिसइन्फर्मेसन चाहिने जुन चाहिँ समाजमा चाहिने प्रभावित गर्ने हो त्यसबाट सम्पूर्ण राष्ट्रलाई प्रभाव बौद्धिक उपनिवेश बनाउने कुरा हो हेर्नुहोस् त्यही क्रममा म भनिरहेको छु यो त म त फेरि पनि तपाईँलाई भन्छु हेर्नुहोस् चाहे त्यो यो धर्मनिरपेक्षताको कुरा गर्नुहोस् चाहे त्यो सङ्घीयताको कुरा गर्नुहोस् चाहे त्यो गणतन्त्रको कुरा गर्नुहोस् यो बिल्कुल आयातित विचार हो नेपालको निमित्त यहाँ अरू केही श्रोताले के भनेर सोध्नुभयो भने उमा फुयालजीले सोध्नु भएको छ त्यसै गरी मेरो फोन काट्यो काट्यो गऱ्यो एसएमएसबाट सुनाइदिनुहोस् भनेर रामु पाण्डेजीले गुल्मीबाट एसएमएस पनि पठाउनु भयो दुवै कुरा के छ भने अब राजा हुने भयो भने कि ज्ञानेन्द्र र पारस नै हुने हो कि दलित र गरिब पनि राजा हुन्छन् भनेर सोध्नु अहिले मलाई लाग्छ हेर्नुहोस् अहिले हामीले राज संस्थाको कुरा गरौँ तपाईँ हामी पहिला राज संस्थाको पुनर्स्थापना बारेमा एक हौँ त्यस पछाडि व्यक्तिको कुरा त्यसपछि गरौँला अहिले चाहिँ राज संस्था संस्था आवश्यक पर्छ हेर्नुहोस् अस्ति म एउटा तपाईँले एउटा हुन्छ यो धास्यास्पद कुरा होला केही दिन अगाडि प्रचण्डले हिजो कि अस्ति चाहिँ नै एक ठाउँमा भाषण गर्नुभयो उहाँले के भन्नुभयो भने पहिला राजतन्त्र थियो एकताको प्रतीकको रूपमा अब राज संस्था छैन त्यसैले त्यो एकताको प्रतीकको रूपमा चाहिँ माओवादी पार्टी र माओवादी पार्टीको अध्यक्षको नाताले त्यो एकताको प्रतीकमै हुँ भनेर भन्नुभयो सार्वजनिक भाषण गर्नुभयो मैले उहाँलाई केही अब माओवादी स्वतन्त्रता भयो स्वतन्त्रता हो तर एउटै कुरो मैले के यसबाट चाहिँ निकालेको निष्कर्ष भने चाहिँ के भने राष्ट्रियताको लागि एउटा एकताको प्रतीक त चाहिँदो रहेछ नि त्यो अवस्थामा माओवादी काङ्ग्रेस एमाले त्यो राष्ट्रिय एकताको प्रतीक हुन सक्दैन सबैलाई स्वीकार्य हुने एउटा साझा सबै राजनीतिभन्दा माथि उठेको होस् राज गैरीजी के भन्नुहुन्छ तपाईँहरूको पार्टीको एजेन्डा भनेको राजतन्त्र ल्याउने सेना परिचालन गर्ने अनि जनतालाई दास बनाउने हो भनेर सोध्नुहुन्छ मलाई लाग्छ यो प्रश्नमै पूर्वाग्रह छ हेर्नुहोस् पाउनुहुन्छ त्यसले मैले त्यसलाई भने उहाँले मलाई पूर्वाग्रह देख्नु होला मैले उहाँलाई पूर्वाग गर्ने राप्रपा नेपाल राज संस्था फर्काउने वा हिन्दू धर्म पुनस्थापना गर्ने समिति मात्र होइन राप्रपा नेपाल एउटा मुलुकको सामाजिक आर्थिक राजनैतिक रूपान्तरणको भिजन बोकेको एउटा राजनीतिक शक्ति हो हेर्नुहोस् प्रजातन्त्र र जनताको सर्वोच्चतामा विश्वास गर्ने राजनीतिक पार्टी हो हामीले केवल एउटा राज वैचारिक धरातलको रूपमा जसरी अरूले गणतन्त्रको धरातलको कुरा गरेका छ हामी राजासहितको प्रजातन्त्रको धरातलको कुरा गरेका छौँ अरूले धर्मनिरपेक्षताको धरातलको कुरा गरेका छन् हामीले सनातन हिन्दू राष्ट्रको धरातलको कुरा गरेका छौँ र नेपाल हाम्रो उद्देश्य भनेको एउटा समृद्ध नेपाल बनाउने हो त्यो उद्देश्य प्राप्तिका निमित्त त्यो धरातल आवश्यक छ भन्ने नेपालको परिवेशले देखाएको छ भन्ने हाम्रो धारणा हो हामीले चाहेका धेरै कुराहरू श्रोताको मागले गर्दा केही समय पाखा लागे तर तपाईँलाई मैले सोधिहाल्न खोजेको तपाईँले संविधान सभाको चुनावमा केही गर्न पाइएन भन्ने गुनासो पनि गर्नुभयो तपाईँले यसपालिको नयाँ चुनावलाई कस्तो हुने देख्नु भएको छ हेर्नुहोस् अब यो चुनाव एक प्रकारले भन्ने हो भने रिफ्रेन्डम हुनेछ हेर्नुहोस् जनमत सङ्ग्रह विगत सात आठ वर्षको अवधिमा देशले अवलम्बन गरेको नीति मार्गचित्रको बारेमा जनमत संग्रह हुनेछ यो सात आठ वर्षको अवधिमा मैले अघि नै पनि भने जुन मार्गचित्र अवलम्बन गरिएको थियो त्यो असफल भयो परिवर्तनलाई संस्थागत गराउन सकिएन सोह्र हजार मान्छे मर्ने मराउने काम गरेर एक सय अरब रुपियाँ भन्दा बढी खर्च गरेर पाँच सात वर्षको अमूल्य समय खेर फ्यालेर पनि देशलाई एउटा संविधान दिन सकिएन त्यो दिन नसकिने मार्गचित्र पात्र र नीतिहरू यो जनताको अदालतमा उभिनेछन् र जनताले त्यसबाट मुक्तिको निमित्त वैकल्पिक बाटो रोज्नेछन् त्यसकारण त्यो विकल्प हामीले जनताको अगाडि प्रस्तुत चाहिने गरेका छौँ तपाईँले तपाईँलाई याद छ कि छैन हामीले यो गएको वर्ष विभिन्न नेताहरूको चाहिँ जीवनी जोडेर एउटा कार्यक्रम बनाएका थियौँ त्यसमा तपाईँ पनि हुनुहुन्थ्यो तपाईँले के भन्नुभएको थियो भने अबको दुईवटा चुनावमा हामी चाहिँ बहुमतको नजिक पुग्छ भनेर भन्नुभएको थियो यो अहिले पनि तपाईँ त्यही भन्नुहुन्छ कि यो नयाँ चुनावको पछिल्लो परिपाटीले तपाईँको सोचाइ के फेरि होइन सोचाइमा पहिलेको भन्दा निकै उत्साहवर्धक प्रगति भएको छ मेरो अब टार्गेट दुई चुनाव पछाडि हामी मुलुकको एउटा अग्रणी शक्तिको रूपमा आफ्नै स्ट्रेन्थमा सरकार बनाउन सक्छौँ भन्ने हामीहरूको त्यो बेलाको सोचाइ थियो भने अहिले यो घटनाक्रमले खास गरी संविधान बनाउन नसकेर फेरि संविधान सभाको चुनाव हुन लागेको अवस्थामा त्यो अझ अगाडि बढेको छ र यही यही चुनावमा नै राप्रपा नेपाल अग्रणी शक्तिको रूपमा आउन सक्ने सम्भावना म देखिरहेका छु हरेक सर्वेक्षणले हेर्नुहोस् म तपाईँलाई चाहिँ भनौँ केही समय अगाडि हिमाल पत्रिकाले गरेको सर्वेक्षण थियो राष्ट्रव्यापी सर्वेक्षणमा पनि राप्रपा नेपाललाई चौथो स्थानमा देखायो हिमालले त गएको संविधान सभाको चुनावभन्दा अगाडि नै एउटा सर्वेक्षण गरेको थियो जुन काटीकुटी केही मिलेन होइन अब त्यो मिल्ने नमिल्ने सर्वेक्षणको आफआफ्ना चाहिने आधारहरू हुन्छन् अब त्यो सर्वेक्षण ले देखाएको छ र त्यसै गरी अन्य सर्वेक्षणहरू पनि छन् त्यो मात्र होइन मलाई लाग्छ अरू युरोपियन युनियन लगायतका विभिन्न चाहिने संस्थाले गरेका सर्वेक्षणहरूले पनि देखाएको छ कि राप्रपा नेपालप्रति अहिले जनताको उत्सुकता आकर्षण र समर्थन तीव्र रूपमा बढेर गएको त्यसको कारण प्रश्न पनि छ हेर्नुहोस् के भनेदेखि यो सात वर्ष त हामी एउटा नेपालको राष्ट्रिय राजनीतिको एउटै मात्र वैचारिक प्रतिपक्षको रूपमा रह्यौँ नि अरू जम्मै राजनैतिक दलहरू संस्थापन पक्षको रूपमा रहे संस्थापन पक्ष असफल भएपछि स्वाभाविक रूपले जनताले प्रतिपक्षलाई मौका दिन्छ एउटा अन्तिम प्रश्न संविधान सभामा जस्तो खालको त्यहाँभित्र संरचना बन्यो त्यसभित्र धेरै पार्टीहरू थिए संविधान सभामा कोही पनि प्रतिपक्ष थिएन सबैका विचार उठाएर हिँड्नुपर्ने एउटा मान्छे निस्केर कुर्सी फाल्यो भने चाहिँ संविधान सभा नै त्यो तपाईँका लागि भङ्ग गर्नुपर्ने यो जुन परिपाटी जुन देखियो यो हिसाबले हेर्दाखेरि अब आउने नयाँ चुनाव त्यसबाट आउने संरचनाले संविधान दिन्छ भन्ने कुरामा आशामा गर्न सकिने ठाउँ कहाँनिर देख्नुहुन्छ कमल तपाईँ म यसमा दुईटा चाहिँ विषय जोड्न चाहन्छु एउटा त के भनेदेखि वास्तवमा संविधान निर्माण गर्ने क्रममा गत संविधान सभामा जुन किसिमको एउटा सहमतिको नाउँमा सर्वसत्तावादी एकाधिकारवादी मान्यतालाई लाद्ने काम गर्यो त्यो गलत थियो हेर्नुहोस् वास्तवमा प्रजातन्त्रमा सहमति होइन अँ सकेसम्म मिलेर जाने त्यसमा आपत्ति हुँदैन तर निर्णय तपाईँको विधि र प्रक्रियाको आधारमा हुनुपर्दछ त्यो विधि र प्रक्रियालाई छोडेर सहमतिको नाउँमा केही राजनीतिक दलहरूको अभिष्टलाई लाद्ने प्रयासले गर्दाखेरि बन्न सकेन भने अब आउने संविधान सभाले बन्छ भन्ने कुराको लागि मलाई किन आत्मविश्वास छ भने हेर्नुहोस् अब व्यक्तिगत रूपमा कुनै व्यक्ति व्यक्तिको आफ्ना किसिमका आग्रह पूर्वाग्रह धारणाहरू होलान् तर समग्र रूपमा जनताको सामूहिक विवेक चाहिँ नेपाली जनताको सामूहिक विवेक अत्यन्तै प्रगतिशील र अत्यन्तै तपाईँको न्यायसङ्गत रहेको कारणले गर्दाखेरि आउने चुनावमा जुन जुन कारणले जुन जुन प्रवृत्तिले र जुन जुन पात्रले गर्दाखेरि संविधान बन्न सकेन त्यसलाई जनताले अस्वीकार गर्नेछन् र जनताले परिवर्तनलाई संस्थागत गर्न सक्ने नयाँ शक्तिलाई स्थापित छन् भन्ने कारणले गर्दाखेरि पनि संविधान बन्छ भन्ने Arpan time check Arpan time